हरेक हरेक आइतबार चाहिँ यो आइतबार पनि दस बजेको समाचार पश्चात तपाईँको आफ्नै कार्यक्रम प्रिय कार्यक्रम मुक्तक माला लिएर म उपस्थित भइसकेको छु प्रविधि संयोजनमा आज पनि कविता श्रेष्ठजी हुनुहुन्छ म मदन भण्डारी रहनेछु रातको एघार बजीसम्म तपाईँहरू समक्ष रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्चको ध्वनि तरङ्गमा तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ त्यस्तै W W W dot Radiovision dot com dot NP log on गरेर पनि तपाईँले हामीलाई संसारभर एकै साथ सुन्न सक्नुहुन्छ मोबाइलको प्ले स्टोरमा गएर हाम्रो पात्रो भन्ने एप डाउनलोड गरेर पनि तपाईँले हामीलाई त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत हार्दिक नमस्कार श्रोता नलगाउ आगो सलाई भनी मुट्टु जल्छ नलगाउ आगो सलाई भनी मुट्टु झल्छ सहनै नसकिने गरी दन्दनी मुट्टु जल्छ नरम जिब्रोबाट निस्कने कडा प्रहारले अरे मान्छे हुँ यार मेरो पनि मुट्टु जल्छ अरे मान्छे हुँ यार मेरो पनि मुट्टु जल्छ ओहो यो मिठो मुक्तक यो सुन्दर मुक्तक मुक्तकार केशव साईजीको खरिगैरा दैलेख दैले खुवाको घर हो आजको यो वसाईमा श्रोता मुक्तकार केशव साईजीका यिनै चुस्किला मुक्त खरबहरूसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यो वसाईमा तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँग छन् म आलो पालो जोड्दै जानेछु हामी गीत पनि सुन्दैछौँ बिचबिचमा मुक्तकमाला सुन्दै गर्नुहोस् ल साधुहरूको भेषमा हिटलहर जस्ता लाग्छन् साधुहरूको भेषमा हिटलर जस्ता लाग्छन् बोली वचन दुरुस्तै खन्जर जस्ता लाग्छन् न आफ्नो बनाउने न अरूको घर बन्न दिने मलाई मेरा छिमेकी बाँदर जस्ता लाग्छन् मलाई मेरा छिमेकी बाँदर जस्ता लाग्छन् यो व्यङ्ग्य मुक्तकमा व्यङ्ग्य राजेन्द्र उपाध्यायजीको बजाङ उहाँको घर हो बजाङ्गी सुदूरको हिरो राजेन्द्र उपाध्यायजीले हामीलाई यसरी मुक्तक लेखेर पठाउनुभयो अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ बजाङबाट नै प्राप्त भएको छ गणेश बोहरा अनुरागीजीको नमान्नुहोस् चिन्ता पीर बदलिरहन्छ नमान्नुहोस् चिन्ता पीर बदलिरहन्छ यस्तै त हो नि तकदिर बदलिरहन्छ गाउ लाग्छ आफै दुःख दिएर जान्छ समय नहो आखिर बदलिरहन्छ समय नहो आखिर बदलिरहन्छ गणेश बोहरा अनुरागीजी उहाँको घर पनि बझाङ हालमा भने भारतमा हुनुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ श्रोता कर्ण परियारजीको सरी जस्तै पिन्जडामा जीवन राखेर सरी जस्तै पिन्जडामा जीवन राखेर म हाँसेकै छु आगोमा मन राखेर सपनाको घर थियो सजाएको मैले त्यही घर बगायो बाढीले आँगन राखेर त्यही घर बगायो बाढीले आँगन राखेर आहा यो मनै लुट्ने मुक्तक मुक्तकार करण परियारजीको मोहन याल गाउँपालिका वार्ड नम्बर सात कैलाली उहाँको घर हो अर्को मुक्तक मसँग छ मोहन सिंह हर्पी मगर्जीको आडम्बर र बेविचार कसले दियो तिमीलाई आडम्बर र बेविचार कसले दियो तिमीलाई यस्तो मौका लगातार कसले दियो तिमीलाई मानव खोल ओडी दानव बनेकाले सुन मान्छे मार्ने अधिकार कसले दियो तिमीलाई मान्छे मार्ने अधिकार कसले दियो तिमीलाई मोहन सिंह घरती मगर्जी मिठो मुक्तक लेख्नुहुने मुक्तकार बागचौर नगरपालिका दुई रे सल्यान उहाँको घर हो कार्यक्रममा अब भने हामी पहिलो गीत सुन्नेछौँ अब पनि मलाई मुक्तक बजाङबाट नै प्राप्त भएको छ पालिका छ बजाङ दुर्गाथली गाउँ उहाँको घर हो हाल यता कालीपारीबाट भन्नुभएको छ गगनधामी गम्भीरजीले पठाउनु भएको छ मुक्तक गगनधामी गम्भीरजीको मुक्तक मुक्तकसँगै कार्यक्रममा पहिलो साङ्गीतिकको शैली तपाईँलाई श्रोता जुनी जुनी म तिम्रै भर परौँला प्रिया जुनी जुनी म तिम्रै भर परौँला प्रिया चाहे जति माया पनि गरौँला प्रिया मरिलानु के छ र दुई दिने यो चोला सँगै जिउँला अनि सँगै मरौँला प्रिया सँगै जिउँला अनि सँगै मरौँला प्रिया दुनियालाई देखाउने लाउनु पर्छ फेरि किन हो तिम्रै लक्षमा गगन धामी गम्भीरजीका मुक्त खराबहरूसँगै यो गीत तपाईँले सुन्नुभयो मुक्तकमाला माला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्समा मदन भण्डारी छु तपाईँहरू समक्ष मलाई प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ आजको यो विषयमा म श्रोता तपाईँहरूले पठाउनुभएका मुक्त खराबहरू आलो पालो लिइरहेको छु माया ममता छैन भनी जलाएर जानुपर्थ्यो माया ममता छैन भनी जलाएर जानुपर्थ्यो मनले यसै भन्दैछ नि जलाएर जानुपर्थ्यो जाने बेला मुटु मात्रै दन्दनी चलाएछौ मुटुसँगै शरीर पनि जलाएर जानुपर्थ्यो मुटुसँगै शरीर पनि जलाएर जानुपर्थ्यो कार्यक्रमको सुरुवात केशव साईजीको मुक्तकसँगै गरेँ उहाँले पनि मुक्तकमा आगो सलाइको कुरा गर्नुभएको थियो अहिले फेरि हामी मुक्तकमा जल्ने जलाउने कुरा गर्दैछौँ यो मुक्तक मुक्तकार राजन कार्किसीको मोरङ उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ राजन कार्कीजी बडो मिठो मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ यसरी नै हामीहरू समक्ष अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ सुरज पराचुलीजीको सधैँ चल्छ जुहारी बाँचुला र कति सधैँ चल्छ जुहारी बाँचुला र कति बर्बर आँसु झारी बाँचुला र कति चसक्क चस्किँदा लाग्छ अब मर्छु मुटु टुक्रा टुक्रा पारी बाँचुला र कति मुठु टुक्रा टुक्रा पारी बाँचुला र कति यो मुक्तक सुरज पराचुलीजीको पोखरा लेखनाथ तेइस कास्की उहाँको घर हो मुक्तक मालामा निकै पहिलेबाट नै उहाँले मुक्तक नियमित रूपमा पठाइरहनुहुन्थ्यो बीचमा भने हराउनुभयो कता जानुभयो अहिले भने आउनुभयो खुसी लाग्यो अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ जगदीश प्रसाद पाण्डेजीको बडो राष्ट्रवादी थियो अस्तिसम्म बडो राष्ट्रवादी थियो अस्तिसम्म चढाएर आस्था भएको छ टम्म सिमानाहरूमा सधैँको छ द्वन्द नखोलेर आँखा बनेको छ झम्म नखोलेर आँखा बनेको छ झम्म जगदीश प्रसाद पाण्डेयजी गोदावरी पाँच कैलालीबाट मुक्तकमा यसरी बाँड हान्नुभयो उहाँले पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक मसँग छ श्रोता मुकुन्द कृष्ण थापाजीको काम गर्नेहरूको भेला सुन्दर देखिन्छ काम गर्नेहरूको भेला सुन्दर देखिन्छ पसिना झरिरहेको बेला सुन्दर देखिन्छ हातमा मेहेन्दी पुट्टा भन्दा परिश्रमले उठेका ठेला सुन्दर देखिन्छ परिश्रमले उठेका ठेला सुन्दर देखिन्छ वाह यो गजबको बडो दामी मुक्तक मुक्तकार मुकुन्द कृष्ण थापाजीको खोटाङ उहाँको घर हो हाल उहाँ साउदी अरेबियामा हुनुहुन्छ गजब लाग्यो मुकुन्द कृष्ण थापाजी तपाईँको मुक्तक अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ धर्मराज उपाध्यायजीको अनि उहाँको घर पनि बजाङ आज बजाङबाट धेरै साथीहरूले हामीलाई मुक्तक लेखेर पठाउनु भयो आज बझाङमय भएको छ कार्यक्रम धर्मराज उपाध्यायजीको मुक्तक म तपाईँहरू समक्ष राख्दैछु रिस र डहा म माथि पोखेर जानेलाई रिस र डहा म माथि पोखेर जानेलाई मुटुमाथि वचनहरू ठोकेर जानेलाई भनिदेऊ सरकार के सजाय हुन्छ अब मेरो सोझो दिल पनि चोरेर जानेलाई मेरो सोचति पनि र जानेलाई ओहो धर्मराज उपाध्यायजी मैले भनिहालेँ घर उहाँको बझाङ अर्को मुक्तक म कार्यक्रममा लिँदैछु श्रोता मसँग मुक्तक छ विनोद छेत्रीजीको धनकुटा उहाँको घर हो अब भने हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ विनोद छेत्रीजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता जसको बास छैन उसको घर बनाइदेऊ जसको बास छैन उसको घर बनाइदेऊ हर चिजमा सस्तो सुलभ घर बनाइदेऊ स्वदेशमा रोजगार दिन्छौ भने सरकार बाँझो खेतमा सिँचाइ गर्ने नहर बनाइदेऊ बाँझो खेतमा सिँचाइ गर्ने नहर बनाइदेऊ ठुला ठुला महल होइन सिकाउने झुपडी देऊ दैव हिंसा माग्ने मैदान होइन धानु मार्ने खेत देऊ झुपडीमा हात तिखार्छु खेतैभरि पसिना चौछु अब आउने साला हे चन्द्र सूर्य फरफराउँछु लहराउँछु हो फरफराउँछु भजन देऊ लाजलाई देऊ भोकालाई भोजन देऊ लाजलाई ढाकी देऊ प्यासीलाई चट्टान फुटाऊ रुखो खेतमा बादल खसाऊ बाझो कोपमा मुला फुटाऊ बाजु कोकमा मुला फुटाओ रगत माग्ने तलवार होए मसी माग्ने कालम देऊ राजन धेरै बोल्ने ओठा होए सेवा गर्ने हात आजै लेख्छु हाते मालो म आजै बुन्छु अब आउने साल हेर मेरो चन्द्र सूर्य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 पछुताउनु पर्लाई फेरि भर हुँदै हुँदैन मनसँग मन साँड्दा विचार गर्नु मित्र आधुनिक मान्छेको हत्तेरी भर हुँदै हुँदैन आधुनिक मान्छेको हत्तेरी भर हुँदै हुँदैन अह सौगात रिजालजीको यो मुक्तक तपाईँहरू समक्ष मैले राखेँ श्रोता भूमिस्थान छ सिमले धादिङ उहाँको घर हो उहाँले यो मुक्तक हामीलाई पठाउनु हुँदा हाल युएई भन्नुभएको छ अनि पछिल्लो हप्ता भने उहाँले मुक्तक लेखेर पठाउनु हुँदा हाल काठमाडौँ भन्नुभएको छ सायद देश आइसक्नु भएको हुनसक्छ मुक्तकार सौका त्रिचालजी मिठो मुक्तक लेख्नुहुने मुक्तकार उहाँका मुक्तकसँगै अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ विष्णु कार्कीजीको दुःख गर्न कहिलेपछि सर्नुहुन्न शर्माएर दुःख गर्न कहिलेपछि सर्नुहुन्न शर्माएर हो रहेछ खाएको थालमा चुट्नुहुन्न अघाएर सङ्घर्ष नि आफ्नो ठानी मुस्कुराउ ए मनुवा दुखी बन्दा आफ्ना हिँड्छन् मुन्टो अन्तै फर्काएर दुखी बन्दा आफ्ना हिँड्छन् मुन्टो अन्तै फर्काएर हो है विष्णु कार्कीजीको यो मुक्तक झापा उहाँको घर हो विष्णु कार्कीजी पनि बडो फुर्तिलो बडो रसिलो मुक्तक लेख्नुहुन्छ अर्को मुक्तक छ मसँग विक्रम भण्डारीजीको गर्दैछु यो सब जानी जानी गर्दैछु गर्दैछु यो सब जानी जानी गर्दैछु थाहा छ बिल्कुलै नोक्सानी गर्दैछु फूलको व्यापार ओह्रालो लागेपछि पत्थरमा एकपटक लगानी गर्दैछु पत्थरमा एकपटक लगानी गर्दैछु आहा यो मुक्तक मुक्तकार विक्रम भण्डारीजीको रुद्रपुर आठ रूपन्दे उहाँको घर हो विक्रम भण्डारीजी पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको आउनुभयो बडो मिठोसँगले आउनुभयो अर्को मुक्तक मसँग छ श्रोता कृष्ण कुसुमजीको प्राणभन्दा प्यारो मलाई मेरो देश नेपाल लाग्छ प्राणभन्दा प्यारो मलाई मेरो देश नेपाल लाग्छ विश्वको जुनै ठाउँ पुगो आफ्नै देश विशाल लाग्छ सूर्यको पहिलो किरण मेरो देशको शिरमा पर्दा नेपाली हुनुमा गर्व गर्छु र छाती हिमाल लाग्छ नेपाली हुनुमा गर्व गर्छु र छाती हिमाल लाग्छ कृष्ण कुसुमजी सिन्धुलीबाट आउनुभयो हामीहरू समक्ष अर्को मुक्तक जय सङ्घर्ष सङ्गमजीको श्रोता मसँग रहेको छ बिर्सन नसक्नु एक यस्तो आदत हो बिर्सन नसक्नु एक यस्तो आदत हो जस्तो कि प्रियसीको पुरानो खत हो जसले सिमाना विरुद्ध उत्रिन्छु भन्छ उही सच्चा नेपालीको रातो रगत हो उही सच्चा नेपालीको रातो रगत हो जय सङ्घर्ष सङ्गमजी हाल कतारमा हुनुहुन्छ नेपालको ठेगाना भने मुक्तकसँगै अटाउनु भएन कि मैले टिप्न छुट्याएँ त मलाई थाहा भएन अब भने श्रोता म अर्को एउटा मुक्तक लिँदैछु मसँग मुक्तक छ एक अपरिचित भनेर उहाँले आफ्नो नाम राख्नुभएको छ एक अपरिचितको मुक्तक म जोड्दैछु आउने र जाने संसारको रित हुन्छ भने आउने र जाने संसारको रित हुन्छ भने मैले हारेको पल उनको जित हुन्छ भने म हाँसी हाँसी मृत्यु रोज्न तयार भइदिन्छु मेरो मृत्यु मायामा नै समर्पित हुन्छ भने मेरो मृत्यु मायामा नै समर्पित हुन्छ भने एक अपरिचित चितनुवाको घर हो हाल सुर्खेतमा हुनुहुन्छ नाम मात्रै अपरिचित हो ठाउँ भने ठेगाना भने परिचित परिचित चितवन घर हाल उहाँ सुर्खेतमा अब भने श्रोता हामी कार्यक्रममा अर्को गीत सुनौ अर्को मुक्तक म तपाईँहरू समक्ष गीतसँगै जोड्न चाहन्छु साहित्यिक मन नारायणजीको मुक्तक मसँग रहेको छ कपिल वस्तु उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ अबको क्रममा साहित्यिक मन नारायणजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता खोजेर कतै देउता भेटिने भए खोजेर कतै देउता भेटिने भए यो मन खुकुरीले रेटिने भए उहिले नै बोलिदिन्थे निष्ठुरी यो मनको तस्विर मेटिने भए यो मनको तस्विर मेटिने भए तिम्रो त्यो हसिलो मुहारको झलको जब त्यो हँसिलो मुहारको झलको जब आउँदा पिछोडका कुरा कल्पिन थाल्छन् बिछोडका कुरा कल्पिन थाल्छन् तिम्रो तस्बिरले चिता बुझाउँदा तिम्रो तस्बिरले चित्त बुझाउँदा Carbus để đưa video đã thay đổi bé đã xong mà đó cho mẹ gạt má cá đẹp lắm nước tắc mà đó đứng ăn mà có thơ mà đến mà nở đi cố sạch mà cá đẹp lắm xin đưa vào nửa đó सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले परायालाई आफन्त ठाने मुटुमा राख्नाले परायालाई आफन्त ठाने मुटुमा राख्नाले मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा आँसुका धारा बहन थाल्छन् आँसुका धारा बहन थाल्छन् तिम्रो तस्बिरले चित्त बुझाउँदा तिम्रो तस्बिरले चित्त बुझाउँदा साहित्यिक मन नारायणजीको मुक्तकसँगै तपाईँले यो गीत सुन्नुभयो रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्जमा श्रोता केही समय अघि कार्यक्रममा मैले भद्रपुर झापा निवासी अरुणा श्रेष्ठ अनुजीसँगको बलाकुसारी तपाईँहरू समक्ष राखेको थिएँ अरुणा श्रेष्ठ अनु कमजोर हुँदै जानुभएको अनि आर्थिक समस्याले गर्दा आफ्नो उपचार समयमै गर्नको लागि नसकिरहनु भएको दुवै खुट्टा लुला कमजोर भएको अनि एउटा हात पनि लुलो कमजोर भएको मात्र एउटा हातको सहाराले आफ्नो दैनिकी चलाइरहनु भएकी बहिनी अरुणा श्रेष्ठ अनुजीको बारेमा कार्यक्रममा मैले तपाईँहरू समक्ष चर्चा गरेको थिएँ उहाँलाई नै पाहुना बनाएर ल्याएको थिएँ म उहाँको घरैमा गएर उहाँसँग कुराकानी गरेको थिएँ धेरैजनाले अरुणा श्रेष्ठको पुनर्जीवनको लागि सहयोग गर्नुभएको छ विशेष त साहित्यिक चौतारी नेपालले एउटा पहलै सुरु गरेको छ अरुणा पुनर्जीवन अभियानै सुरु गरेको छ तपाईँहरूले पनि अरुणा श्रेष्ठ अनुजीको उपचारको लागि सहयोग गर्न सक्नुहुन्छ श्रोता हालसम्म अरुणा श्रेष्ठ अनुजीको उपचारको लागि साहित्यिक चौतारी नेपालले सञ्चालन गरेको अभियानमा धेरै सहयोगी मनहरू जोडिनु भएको छ म सहयोगी मनहरूको नाम तपाईँहरू समक्ष राख्न चाहन्छु केपी दङ्गाल गोकुल रु तीन हजार सन्दीप सङ्ग्रोला दिलदुखी रु पन्ध्र हजार मान दिल एक रु दस हजार भक्ति प्रसाद पौडेल रु एक हजार प्रकाश श्रेष्ठ रु पाँच हजार अनुराग गोविन्द रु आठ हजार सरू बस्नेत थापा रु दुई हजार किता भण्डारी रु दुई हजार पाँच सय भीम खतिवडा रु तीन हजार प्रित अञ्जुली रु पाँच हजार दुर्गा भूषाल रु तीन हजार गौरव नवीन रु दुई हजार अमर विष्ट रु दुई हजार त्यस्तै चन्दीका दियाली भण्डारी रु दुई हजार ज्ञान राणा रु पन्ध्र सय पचपन्न बमानी तिमल सिन्हा नेउपाने रु एक हजार नेपाली मुक्तक मञ्च भारत रु बिस हजार र एड्स नेपाल काठमाडौँ रु दुई हजार पाँच सय चारखोले शिशिर तीन हजार जयप्रसाद आचार्य रु एक हजार नमस्ते अनलाइन चौतारी मिडिया रु दस हजार र पछि उहाँहरूले चार हजार थप गरेर जम्मा चौध हजार सहयोग गर्नुभएको छ त्यस्तै गरेर युवराज नेपालले रियल एक सय रुपियाँ सहयोग गर्नुभएको छ अरुणा श्रेष्ठ अनुपुनर्जीवनको लागि मलेसियाबाट पनि सहयोग जुटेको छ साहित्यिक चौतारी नेपाल मलेसियाका संयोजक राजन कार्कीजीले र शिव सहयात्री पराजुलीजीले मलेसियामा पुनर्जीवन अभियानमा आफ्नो पहल गरिरहनु भएको छ रेशम रचित आरएम एकाउन्न राजन कार्की आरएम एक सय पचास प्लस तीन सय रसिक सरल आरएम एक सय डिली प्रसाद छतखुली आरएम एकाउन्न कमल सरोवर आरएम एकाउन्न सन्तोष भट्टराई आरएम एक सय किस्मत महतारा कलम आरएम एकसठी देव बहादुर बटला आरएम एक सय एक दीपक खड्का आरएम एकाउन्न राजेश शर्मा बिरई आरएम एक सय भीमराज साई आरएम एकाउन्न बुद्धिमान राई आरएम तीस विप्लग तेन्जु योन्जन आरएम एक सय बेयोसी कृष्ण कार्की आरएम तीस तोणबहादुर गोर्साने आरएम पचास तेज घिम्रे आरएम पचपन्न बाबुराम प्रधान आरएम तीस विक्रम विकी मांगमू आरएम एकतीस मुकुन्द सङ्ग्रौला आरएम एकाउन्न प्रकाश बाबु चन्द आरएम एक सय एक छवि केसी आरएम तीस दिल प्रकाश मगर आरएम एक सय शिव सयात्री पराजुली आरएम पचास देव बिरई आरएम पचास हङकङबाट सापेहाङ इम्बुङ लिम्बुले रु पाँच हजार सहयोग गर्नुभएको छ यसरी नै विभिन्न ठाउँबाट सहयोग जुट्ने क्रम जारी छ कतारबाट मदन चौहानले एक सय एक कतार रियल सहयोग गर्नुभएको छ यो जानकारी मलाई साहित्यिक चौतारी नेपालका अध्यक्ष सन्दीप संग्रोलाजीले दिनुभएको हो श्रोता तपाईँहरू पनि सहयोग गर्न चाहनुहुन्छ अरूणा पुनर्जीवन अभियानमा भने तपाईँहरूले खाता नम्बर बचत खाता नम्बर लिन सक्नुहुन्छ शून्य छ शून्य शून्य पाँच शून्य एक दुई पाँच छ सात तिन एक शून्य खाताको नाम अरूणा पुनर्जीवन अभियान रहेको छ कृषि विकास बैंक भद्रपुरमा रहेको बैंकमा रकम जम्मा हुनेछ बचत खाता नम्बर शून्य छ शून्य शून्य पाँच शून्य एक दुई पाँच छ सात तिन एक शून्य तपाईँलाई अझै पनि असहज भयो भने रेडियो भिजनमा सम्पर्क गरेर शून्य तिस पाँच पैँतालिस पाँच सय चौधमा फोन गरेर मसँग कुराकानी गर्न सक्नुहुन्छ कार्यक्रम मुक्तकमाला श्रोता तपाईँ सुनिरहनु भएको छ म तपाईँहरूकै मुक्तक लिइरहेको छु अब भने म मुक्तक नै जोड्छु र यति भन्न चाहन्छु सँगसँगै अरुणा श्रेष्ठ अनुजीको उपचारको लागि तपाईँ हामीले सानो सहयोग सानो पहल गऱ्यौँ भने उनको जीवन पहिले चाहिँ सहज सरल बन्नेछ तपाईँहरू सम्पूर्णले मलाई आशा छ यो प्रयासमा साथ दिनुहुनेछ साहित्यिक चौतारी नेपालले गरेको यो अभियानलाई मुक्तकमाला प्रशंसा गर्छ शुभकामना व्यक्त गर्छ अब भने पुनः मुक्तक नै सुनौ श्रोता दर्दनाक हुन्छन् हरेक खबर परदेशीको दर्तनाक हुन्छन् हरेक खबर परदेशीको आकाश छान हुन्छ धरती घर परदेशीको पाइले पछि ठक्कर लाग्छ हिँडौँ कसरी बुझ्नुहोस् कठिन हुन्छ सफर परदेशीको बुझ्नुहोस् कठिन हुन्छ सफर परदेशीको परदेशी पीडा मुक्तकमा मुक्तकार प्रजित कुँवरजीको बानपा चौध बायाँ खोला सेङ्जा उहाँको घर हो प्रजित कुँवरजीको मुक्तकसँगै अर्को मुक्तक म मसँग मुक्तक छ मेलिना सिंह ठकुरी कस्तुरीजीको भोको पेटलाई पटुकीले कस्नु है भनी गएका छन् बोको पेटलाई पटुकीले कसुवै भनी गएका छन् दैलो कुचो जुठा भाँडा दसुवै भनी गएका छन् छिटै बिदा हुन्न फ्यारी दुई चार वर्ष लाग्छ घर फर्किनलाई म नयाउन्जेल पर्खी बस्नु है भनी गएका छन् म नयाउन्जेल पर्खी बस्नु है भनी गएका छन् मेलिना सिंह ठकुरी कस्तुरी यता अर्घखाँचीबाट भन्नुभएको छ यता बिर्तामणबाट हामीले तपाईँले लेखेर पठाउनु भएको सामग्री राख्यौँ पहिलो पटक हुनुपर्छ तपाईँले हामीलाई सम्झनु भएको मुक्तक लेख्दै गर्नुहोला तपाईँको खोलम निखारिँदै जानेछ अर्को मुक्तक एन्जल नानु सोनीजीको श्रोता मसँग रहेको छ बिरानो भयो त्यो पुरानो सहर भनिदिनु बिरानो भयो त्यो पुरानो सहर भनिदिनु बाँकी छैन अब केही रहर भनिदिनु जति अघि बढ्नु थियो बढिसके अब छैनन् पाइला चाल्न बाँकी पनि दिनु बिरानो हो त्यो पुरानो सहर भनिदिनु एन्जल नानु सोनीजी गुल्मी उहाँको घर हो अर्को मुक्तक चन्द्रमन निलोमजीको श्रोता मसँग रहेको छ मेरो गाउँलाई नहेप बोली सहर हुन सक्छ मेरो गाउँलाई नहेप भोलि सहर हुन सक्छ तिम्रो यो सहर पनि भोलि बगर हुन सक्छ मान्छे भएर कहिले पनि घमण्ड नगर्नुहोला घमण्डले भोलि तिम्रो घर हुन सक्छ घमण्डले भोलि तिम्रो घर हुन सक्छ चन्द्रमन निल ओम्जीको के श्रोता जन्मथलो खोटाङ हाल युएमा हुनुहुन्छ चन्द्रमा निलोमजी पनि आउँदै गर्नुहुन्छ कार्यक्रममा यसरी नै अर्को मुक्तक छ मसँग श्रोता रामकुमार प्रधानजीको हाम्रो प्यारो नेपाल आहा कति सुन्दर छ हाम्रो देश हाम्रो प्यारो नेपाल कति सुन्दर छ हाम्रो देश नगुमोस् कहिले यो देशको संस्कृति भाषा र भेष कहिलेसम्म निर्भर हुने इतिहासको ब्याजमा मात्रै सिर्जना गर्नु छ मिलेर हाम्रै पौरखले नौलो परिवेश सिर्जना गर्नु छ मिलेर हाम्रै पौरखले नौलो परिवेश रामकुमार प्रधानजीको मुक्तक मकनपुर थाहा नगरपालिका वार्ड नम्बर एक उहाँको घर हो अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मसँग राजकुमार सरगम रोमियोजीको मुक्तक रहेको छ खोटाङ उहाँको घर हो खोटाङ हौँ र हाल उहाँ केटिएममा हुनुहुन्छ राजकुमार सरगम रोमियोजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता फक्रन्छु या ओइली चर्छु तिमी भइनौ भने फक्रन्छु या ओइली झर्छु तिमी भैनौ भने थाहा छैन खै के गर्छु तिमी भइनौ भने मैले मात्र प्रेम गर्छु नभन यार पेर्थे तिमी म पनि त पक्कै मर्छु तिमी भइनौ भने म पनि त पक्कै मर्छु तिमी भइनौ भने तिमी तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला मतल पत्रै पर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला कुमार सरगम र म्युजिका मुक्त खराबहरूसँगै यो गीत तपाईँले सुन्नुभयो श्रोता आजलाई भने कार्यक्रम मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै कार्यक्रम मुक्तक माला सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन भयो सल्लाह सुझाव प्रतिक्रिया बाँड्न मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा मुक्तक मेल गर्न सक्नुहुन्छ सँगसँगै सल्लाह सुझाव प्रतिक्रिया राख्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया बाँड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई पनि सुटुक्क सम्सँदै मतन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परून् नमस्कार शुभरात्री छुटेपछि